कैलालीमा अन्तिम संस्कार गरिरहेको रहेको छ प्रहरीद्वारा बरामद स्क्रब टाइफसबाट कैलालीमा पाँचजनाको मृत्यु डडेलधुवाको भित्री मधेस क्षेत्रमा बाल बालिकामा निमोनिया मानिसहरूमा मलिएर लक्षण पनि देखिन थाले अछामको सुधारको सिङ्गो गाउँ पहिरोको जोखिममा अपर कर्णाली अछामको हितमा हुनुपर्नेमा जोड र सुदूरपश्चिम विश्वविद्यालयमा फेरि तालाबन्दी सेती अञ्चल अस्पतालका विशेषज्ञ डाक्टरहरू आवासीय सुविधाबाट वञ्चित प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु मलामीहरूले खबर गरेपछि कैलालीको धनगढ़ीमा अन्तिम संस्कार गर्न थालिएको एक पुरूषको शव प्रहरले बरामद गरेको छ धनगढ़ीको भन्सार रोड नजिकै मोहना नदीमा अन्तिम संस्कारका लागि आर्यघाट पुर्याइएको चालिस वर्षीय नारायण उपाध्यायको शव बरामद गरी सेती अञ्चल अस्पताल पुर्याइएको हो धनगढ़ीको पुरानो भन्सार निवासी चालिस वर्षीय नारायण उपाध्यायको बुधबार राति अचानक मृत्यु भएपछि उनको अन्तिम संस्कार गर्ने क्रममा हत्या गरिएको आशंकामा शव बरामद गरी पोस्टमार्टमका लागि अञ्चल अस्पतालमा पुर्याइएको हो मलामी गएकाहरू नै रहस्यमय रूपमा मृत्यु भएको खबर गरेपछि मोहनारी घाटमा अन्तिम संस्कार गर्ने क्रममा प्रहरीको टोलीले पक्राउ गरेको हो हत्या गरिएको आफन्तको आरोपपछि मृतककी श्रीमती दुर्गा उपाध्याय र उनका साला पेमल उपाध्यायलाई पक्राउ गरिएको छ दुवैजनासँग बयान लिइरहेको रहस्य घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भारतबाट सामान ल्याएर परिवार चलाउँदै आएका उपाध्यायको कान नाक मुखमा रगत आएको र घाँटीमा निर्दाम देखिएपछि आफन्तहरूले हत्याको आशंकामा प्रहरीलाई खबर गरिएको हो कैलालीको सेती अञ्चल अस्पतालमा दुई महिनाको अवधिमा स्कोर टाइफस रोगबाट पाँचजनाको मृत्यु भएको छ भदौ र असोज महिनाको अवधिमा कैलालीको फुलबारीका चौबिस वर्षीय सगुन राणा फुलबारीकै सोह्र वर्षीय दिवस चौधरी उर्माका बाह्र वर्षीय अन्जु कुमारी सार्की धनगढ़ी महानगरपालिका मनोहराकी अठाइस वर्षीय दिपा राणा र पहलमानपुर गाविस तेह्रका पन्ध्र वर्षीय कृष्ण बोगटीको मृत्यु भएको सेती अञ्चल अस्पतालले जनाएको छ असारदेखि स्क्रब टाइफसका बिरामी अस्पतालमा आउन थालेको र असौसम्म पाँच जनाको मृत्यु भएको सेती अञ्चल अस्पतालका प्रमुख डाक्टर सूर्य बहादुर गुरूङले जानकारी दिएका छन् उनका अनुसार सेती अञ्चल अस्पतालमा मात्रै एक्कानब्बे जनामा स्क्रब टाइफस रोग भेटिएको छ मुसा सोचन्द्रो प्रजातिको पशुको शरीरमा हुने जुम्राले टोकेमा स्क्रब टाइफस रोग लाग्ने गरेको चिकित्सकहरूले जनाएका छन् यो सँगै सेती अञ्चल अस्पतालमा स्क्रब टाइफसका बिरामीलाई जाँच गर्ने टेस्ट किटको पनि अभाव भएको छ यसअघि दुईपटक गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्क्रब टाइफस जाँचका लागि पठाएको एक टेस्ट किटबाट एकानब्बे जनामा रोग देखिनु ठूलो महामारी भएको र एक सय पचास जनाको रगत जाँच गर्दा एकानब्बे जनामा रोग भेटिनु महामारी सरह भएको सेती अञ्चल अस्पतालका फिजिसियन डाक्टर शेरबहादुर कमरले बताएका छन् डडेलधुराको भित्री मधेस क्षेत्रमा बालबालिकाहरूमा निमोनियाको व्यापक संक्रमण देखिएको छ विस्तारै चिसो बढ्दै जाँदा त्यस क्षेत्रमा अस्पतालमा निमोनियाका बिरामीको संख्या एक्कासी बढेको देखिएको हो भित्री मधेस क्षेत्रको परशुराम नगरपालिका क्षेत्र तथा आलिताल गाविसमा अधिक बालबालिकाहरूमा निमोनियाको संक्रमण देखिएको जोगबुडा अस्पतालले जनाएको छ अस्पतालका अनुसार अहिले जोगबुडा अस्पतालमा दिनमा कम्तीमा पनि पन्ध्रजना निमोनियाका बिरामी आउने गरेको हाम्रा भित्री मधेस सहयोगी मानबहादुर महराले जानकारी दिएका छन् अन्य मानिसहरूमा पनि मलेरिया र लुतोको संक्रमण समेत देखिएको अस्पतालले जनाएको छ अहिले अस्पतालमा दिनहुँ बिरामीहरूको भीड़ रहने गरेको छ साथै अहिले जिल्लाका विभिन्न ठाउँमा सञ्चालित रहेको शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम जोगबडा अस्पतालमा पनि सञ्चालित रहेको छ अस्पतालमा हालै मात्र स्थापना गरिएको ओटीसी सेन्टर मार्फत छत्तीस बालबालिकामा अति शीघ्र कुपोषण भएको बच्चा भेटिएको अस्पतालले जनाएको उनले जानकारी दिएका छन् डडेलधुराको कुटेलीमा स्यालको टोकाईबाट एक बालक घाइते भएका छन् गाविसको वडा नम्बर चार सुनकोटमा बौला स्यालको आक्रमणबाट हिजो बिहान साढे पाँच बजीतिर घरको माथिल्लो तलामा सुतिरहेकी बेला दस वर्षका सागर साउदलाई स्यालले आक्रमण गरेको हो स्थानीय विद्यालयमा पाँच कक्षामा पढ्ने बालक साउदको बौलाहास्यालले घाँटी र मुखमा टोकेको छ बालकको घाँटी भन्दा माथि टोकेका कारण उपक्षेत्रीय अस्पताल डडेलधुराले अन्यत्रो रेफर गरेको छ त्यस्तो अवस्थामा नेपालको काठमाडौँ स्थित टेकु अस्पतालमा मात्रै उपचार हुने गरेको छ आफन्त तथा परिवारले उनलाई उपचारका लागि टेकु लगेको स्थानीय तथा शिक्षक बहादुर सिंह साउदले जानकारी दिएका छन् त्यस क्षेत्रमा योभन्दा पहिले पनि धेरै मानिस र पशु छुपाहरूलाई बौलाहास्यालले टोकेर घाइते बनाइसकेको छ अछामको सुतार गाविस पहिरोको उच्च जोखिममा परेको छ वर्षायामको समयमा गाविसको नम्बर चारमा रहेको धम्बाह भन्ने ठाउँमा जमिन चर्किएर धाँझा फाटेपछि अहिले पुरै गाउँ पहिरोको उच्च जोखिममा परेको हो वर्षायामको पानीले चर्किएर भाँसिएको जमिन अहिले थप भाँसिन थालेको र तलतिर सर्न थालेको स्थानीयले बताएका छन् जमिन भाँसिएको सुक्खा माटो पनि निरन्तर झरिरहेको स्थानीय खकेन्द्रमान सिंहले जानकारी दिएका छन् उनले भने गाविसको वडा नम्बर दुई तीन र चारका करिब एक सय भन्दा बढी घरहरू सबैभन्दा बढी जोखिममा छन् वर्षा सकिएपछि शुरू भएको पहिरोले सबैलाई त्रसित बनाएको छ गाविसको सिरानीमै पहिरो लाग्न थालेपछि पुरै गाउँ बग्ने चिन्ताले राति निन्द्रा समेत लाग्न छोडेको उनले बताएका छन् पहिरो लागेको ठाउँ एकदमै भिरालो र कमजोर रहेकाले जति बेला पनि सुक्खा पहिरो समेत खस्न सक्ने उहाँले बताउनु भएको छ गाविसको लेकाली भेग वडा नम्बर चारमा रहेको स्थानीय इन्द्र इन्द्रकामीको पन्ध्र बीस रोपनी निजी जग्गा र त्यत्तिकै क्षेत्रफलको सामुदायिक वनको जग्गामा धाँझा फाटेर पहिरो झर्न थालेको बताइएको छ हालसम्म वडा नम्बर दुईका जङ्गे परियार जोगी परियार पिल्थे परियार मन परियार लगायत दसजनाको परिवार विस्थापित भइसकेको छ अपर कर्णाली परियोजनाका बारेमा अछाम स्थित राजनीतिक दलहरूसँग अन्तर्क्रिया गरिएको छ कार्यक्रममा सहभागी राजनीतिक दलले अछामको पचहत्तर प्रतिशत भूभाग सो परियोजनाले ओगटेकाले परियोजना अछामको हितमा हुनुपर्नेमा जोड़ दिएका छन् अछामको पचहत्तर प्रतिशत भूभाग अतिक्रमण हुँदा पनि अछामका तीन गाविस मात्र प्रभावित क्षेत्रमा परियोजना राखिएकाले अन्य गाविस समेत थप गरिनुपर्नेमा जोड़ दिएका थिए अछामको कालिका स्थान ढुङ्गा चाल्ना बलाता लगायतका गाविस समेटिनुपर्नेमा उनीहरूको जोड़ रहेको थियो तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ सुदूरपश्चिम विश्वविद्यालयमा फेरि तालाबन्दी गरिएको छ बिहिबार सिभिल इन्जिनियरिङ संकायको प्रवेश परीक्षामा छात्रवृत्ति कोटामा अनियमितता गरेको भन्दै विद्यार्थी संगठन अखिल छैठौं र अखिल क्रान्तिकारीले संयुक्त रूपमा तालाबन्दी गरेको हो विश्वविद्यालय जस्तो गरिमामय क्षेत्रमा एकतर्फी ढंगले निर्णय गरी विद्यार्थीको भविष्यमाथि खेलवाड़ गर्नुका साथै सक्षम विद्यार्थी पढाइबाट वञ्चित हुनु र विद्यार्थीको मनोबल घटाउनु नितान्त राम्रो विषय नभएको भन्दै परीक्षाको मर्यादा तथा गरिमालाई समेत लत्याउँदै प्रवेश परीक्षा समितिले गरेको अन्याय सच्याउन पटक पटक आग्रह गर्दा समेत व्यवस्था गरेकाले तालाबन्दी गरिएको विद्यार्थी संगठनले संयुक्त रूपमा तालाबन्दी गरेको जनाएका छन् सुदूरपश्चिममा विश्वविद्यालयको इन्जिनियरिङ संकायको लेखा शाखा र प्रशासन शाखामा विरोध स्वरूप तालाबन्दी गरिएको र अविलम्ब निर्णय अनियमितताको छानबिन गई निर्णय नसच्याए र माग सम्बोधन नगरी थप संघर्षका कार्यक्रम सहित अगाडि बढ्ने अखिल छैटौंका कञ्चनपुर जिल्ला अध्यक्ष महेश राज जोशीले जानकारी दिएका छन् सेती अञ्चल अस्पतालले विशेषज्ञ डाक्टरहरूलाई आवश्यक सुविधा दिन घर भाडामा चाहिएको सूचना प्रकाशित गरेको छ अस्पताल व्यवस्थापन समितिले यसअघिको निर्णय बमोजिम घर भाडामा लिन यो तेस्रो पटकको सूचना प्रकाशित गरिएको अध्यक्ष यज्ञराज पाण्डेले जानकारी दिएका छन् यसअघि अस्पतालले दुई पटक सूचना जारी गरे पनि घर भाडामा दिनको लागि कसैको टेन्डर परेको थिएन दुई पटक सूचना निकाल्दा समेत कसैले टेन्डर नहाल्दा तेस्रो पटक सूचना प्रकाशित गरिएको हो भएका घरहरू धनगढ़ीमै घर भएका कर्मचारीहरूले ओगटेपछि लामो समयदेखि अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरहरू आवासीय सुविधाबाट वञ्चित भएका छन् अस्पताल व्यवस्थापन समितिले धनगढ़ीमै घर भएका स्थानीय कर्मचारीलाई आवासबाट हटाउने निर्णय कार्यान्वयन गर्न नसक्दा विशेषज्ञ डाक्टरहरू अहिले कोठा भाडा लिएर बसिरहेका छन् पसल धनीले पाँच करोड रुपियाँ ठगी गरेर फरार भएको भनिएको महेन्द्रनगरको न्यू बजरङ्ग सुनचादी पसलको तालचा तोडिएको छ भीमतत नगरपालिकाको स्वामित्वमा रहेको पसल नम्बर बाइसमा तोड्दा ताला तोड्दा फर्निचर बाहेक केही नभेटिएको बताइएको छ पसलका सञ्चालक विमला देवी सुनार असोज पच्चीस गते फरार भएकी थिइन् उनीमाथि स्थानीय बासिन्दाबाट लाखौं रकम उठाएर फरार भएको आरोप लगाइएको छ पसल सञ्चालक सुनारले दस महिनाको भाडा नतिरेको उक्त पसल नाममा भएका गणेश बहादुर विष्टले बताएका छन् सञ्चालक सुनारको ठगीमा परेकाहरूले पसलको ताला खोल्न निवेदन दिएपछि ताला तोडिएको भीमदत्त नगरपालिकाका प्रतिनिधि चन्द्रकान्त जोशीले बताउनु भएको छ उक्त पसल संचालक सुनारले विभिन्न किसिमले ठगी गर्दै आएको बुझिएको छ पसलले गहना बन्दकी राख्नेदेखि ब्याज दिन्छु भन्दै रकम समेत संकलन गर्ने गरिएको पीड़ितहरूले बताएका छन् संचालक सुनारले आफूलाई ठगेको भन्दै अहिलेसम्म चालिस जनाले उजुरी दिइसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी सिंह कार्कीले जानकारी दिएका छन् आजदेखि धनगढीमा हुने गोदावरी एक्सपो नेपाल भारत सांस्कृतिक पर्यटन व्यापार प्रवर्धन मेलाको तयारी पूरा भएको आयोजकले जनाएको छ आयोजक नेपाल ट्वेन्ट व्यवसायी संघ कैलालीले हिजो धनगढ़ीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मेलाको तयारी पूरा भएको जानकारी दिएको छ नेपाल र भारत सांस्कृतिक मेलाको आज नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको मेलाका संयोजक विनोद मल्लले बताउनु भएको छ मेलाको प्रति टिकटबाट दुई रूपियाँ कैलालीको खानी राणा र पानीमा प्याराग्लाइडिङको अध्ययनका लागि छुट्याइने संयोजक मल्लले जानकारी दिएका छन् नेपाल र भारतको सांस्कृतिक पर्यटन व्यापार प्रवर्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको मेलाको मुख्य आकर्षण नेपाल भारतका प्राचीन संस्कृतिहरू रहेको आयोजकले बताएको छ जस अन्तर्गत र जोरायलको जोरायल चौलो बणाल चौलो गोरखाको पञ्ची बाजा सुर्खेतको झ्याउरी धरानको सोरठी चितौनको थारू नृत्य र पोखराको खो नाङ्लो राधिरा नृत्य प्रदर्शन हुनेछ भने भारतको कच्ची घोडी नृत्य मयूर नृत्य लगायत प्रदर्शन गरिने जनाइएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित दुईवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ दुई घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना सामान्य घाइते भएका छन् बैतडीमा जीप र मोटरसाइकल ठोक्किँदा दुईजना घाइते भएका छन् जयपृथ्वी राजमार्गमा हिजो दिउँसो एक बजीतिर बैतडीको सिद्धेश्वर चार विजयपुर स्थित जयपृथ्वी राजमार्गमा बझाङबाट खोडपेतर्फ आउँदै गरेको से एक ज आठ चार तीन नम्बरको जीप र खोडपेबाट बझाङ जाँदै गरेको से तीन प अठार त्रिहत्तर नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक बैतडी सिद्धेश्वर सात बस्ने वर्ष अन्दाजी सत्रका रामसिंह महरा र मोटरसाइकलमै सवार सोही ठाउँका अन्दाजी सत्र वर्षीय दीपक ऐरी घाइते भएका हुन् दुवैको टाउको र शरीरमा सामान्य चोट लागेको छ उनीहरूको उपक्षेत्रीय अस्पताल डलिद्रामा सामान्य उपचार पछि गन्तव्यतिर गइसकेका छन् यस्तै हिजै दिउँसो अढाई बजीतिर कैलालीको लम्की सुहा नगरपालिका एक गोरुङ्गी स्थित पूर्वबाट पश्चिमतर्फ आइरहेको से एक से चार प बहत्तर अडसठी नम्बरको मोटरसाइकलको मोटरसाइकलले नाम ठेगाना नकुलेका पैदल यात्रा ठक्कर दिँदा गम्भीर अवस्थामा उपचारका